मेरो उमेर बिस वर्षको भयो म अलिक कामुक छु मेरो विवाह भएको पनि एक वर्ष भयो र म धेरै नै सेक्सी छु मलाई सेक्सको चाहना धेरै नै छ चौध वर्षको उमेरमा मेरो शरीर हलक्क बढेको थियो स्तन पनि ठुलो र साह्रो भएको थियो मेरो शरीर नै किन हो एकदम तातो हुन थालेको थियो मोबाइलमा भएका ब्लु फिल्म हेर्दा र विभिन्न उपन्यास पढ्दा मेरो शरीर तातेर आउँथ्यो त्यो बेला मलाई अति नै यौन सम्पर्क गर्न मन लाग्थ्यो राति सुत्ने बेलामा म सधैँ नेपाली उपन्यास पढ्ने गर्थेँ म सधैँ उपन्यास पढ्दा तथा मोबाइलमा फिल्म हेर्दा नाङ्गे बसेर आफ्नो योनि तथा स्तन चलाउने गर्दथे किन हो किन मलाई केटा मान्छे देखे कि गाह्रो भइहाल्थ्यो कोही केटा मान्छेलाई देख्यो भने सिधै गएर यौन सम्पर्क गरौँ जस्तो लाग्थ्यो केटा मान्छेको अङ्ग मेरो गुप्ताङ्गमा बसेको अनुभव गर्न थाल्थ्यो सधैँभरि म कुनै केटाले यौन सम्पर्क गरिरहेको कल्पना गरिरहन्थेँ तर पनि कोही केटासँग सम्पर्क गर्ने कुनै समय मिलेको थिएन म सधैँ मेरो यौनाङ्ग मारेर नै चित्त बुझाउँथेँ लाग्छ त्यस बेला मेरो योनिमा आगो नै बलेको थियो मैले अब स्कुलको पढाइ पनि छोडिसकेको थिएँ यौन प्यासले म लगभग हिस्टेरियाको शिकार नै हुने बेला भएको थियो त्यो बेला तर पनि मैले मेरो दिमागलाई सम्हाल्दै थिएँ मेरो शरीरले मलाई धेरै नै दुःख दिएको थियो सधैँ स्तन र यौनाङ्ग बल्केको जस्तो भएर धर्कन्थ्यो योनिबाट पानी बगिरहन्थ्यो स्तन पनि साह्रो भएर टनक्क हुन्थ्यो ज्वाला लागेको जस्तो छतपट्टि हुन्थ्यो अब मेरो दिमागले पनि मलाई धान्न नसक्ने भएको थियो त्यसैले मेरो यो समस्या मैले मेरो सिनियर दिदीसँग भने ती दिदी त्यस्तै सत्र वर्ष जति भएकी थिइन् तर उनी धेरै नै केटासँग यौन सम्पर्क गरिसकेकी थिइन् जब मेरो समस्या तिनले पुरा सुनिन् तब उनले भनिन् तिमीले समयमा नै भनेर धेरै नै ठिक गर्यो न त धेरै यौन प्यासले म पागल हुन सक्थेँ अरे त्यसपछि ती दिदीले एक दुई दिनमा तिम्रो समस्या ठिक गर्छु भनिन् म पनि अलिक शान्त भएर बसेँ तिन दिनपछि ती दिदीले स्कुल जाने समयमा स्कुल नगएर उनको घरमा आउन भनेर बोलाइन् म त्यो दिन स्कुल जाने ड्रेसमा ती दिदीको घरमा गएँ ती दिदी बुढा विदेशमा भएको हुनाले उनी घरमा एक्लै बस्थिन् उनको घरमा पुगेर मैले दिदी भनी बोलाएँ उनी हाँस्दै आइन् र भित्र लिएर गइन् मलाई भित्र पुगेपछि उनले भनिन् तिम्रो यौन प्यासको दबाई यो कोठामा छ निको नहुन् जेलसम्म बस्नु है भन्दै हाँस्दै गइन् म के होला भन्दै त्यो कोठाभित्र पसेँ म के त्यो कोठामा मात्रै पसेको थियो त्यहाँ बसेको एकजना केटाले मलाई हाई भन्दै कोठाको चुकुल लगायो मैले कुरा बुझिहालेँ मेरो दबाई यो नै हो भनेर मलाई यो जवानीले यति धेरै बोलेको थियो कि म नयाँ मान्छेलाई देख्दा लाज अनि डर लाग्नुको त कतिखेर योनसम्म गरिहालौँ जस्तो भएको थियो त्यो केटाई अग्लो गोरो अनि खाइलाग्दो थियो मैले पनि हाई भनेर मिलाउँदै नजिक गएर बसेँ सायद त्यो केटालाई दिदीले सबै कुरा भन्नुभएको थियो होला त्यो केटाले धेरै कुरा नगरी मसँग अँगालोमा बाँडिन सुरु गर्यो आहा त्यो केटाले मलाई च्याप्प सम्हाल्दा मेरो शरीरको काँडा फुलेर आएको थियो उसले हल्का मेरो ओठमा किस गर्यो ओहो मेरो ओठ नै फरफराउन थाल्यो उसले मेरो स्तन पनि कपडा बाहिरबाट नै मार्न सुरु गरेको थियो कता कता काउकुती लागेको हो कि जस्तो हुँदै थियो मलाई मेरो ओठ जस्तै मेरो माथितिरको कपडा खोल्न सुरु गर्यो बिस्तारै म नाङ्गो छातीमा उत्रिएँ उसले मेरो एक स्तन समात्यो आहा मेरो यो स्तनमा त्यो दिन कसैको हात पहिलोपटक लाग्दै थियो मेरो शरीर झिङलिङ्ग हुने गरी काँडा फुल्न थाल्यो अनि स्तन पनि तातो सारो हुँदै बल्किन थाल्यो मेरो एक स्तन एक हातले मुसार्दै अर्को स्तन चुस्न थाल्दा त मेरो स्थान सनाक्क सनाक्क सन्किन थाल्यो अनि मलाई कता कता पिसाब औला जस्तो अनि आएको जस्तो हुन थाल्यो मेरो ज्यानै एकदमै झुरा आएको जस्तो तातो हुन थाल्यो केही बेर उसले मेरो दुवै स्तन पालो पालो खेलेपछि उसले मेरो तलतिरको कपडा पनि बिस्तारै खोल्न थाल्यो मेरो तातो थाई किस गर्दै मेरो नाइटो खेलाउँदै उसले मेरो योनिमा हात लगायो ओहो मेरो त अब दिमागले काम नै गर्न छाडेको थियो उसले धेरै ढिला नगरी मेरो योनि चाट्न थाल्यो आहा म स्वर्गमा पुगेको अनुभूति गर्न थालेँ मेरो लगभग होस हराएको थियो जति जति उसले मेरो योनि चाट्थ्यो उति उति मैले मेरो योनाङ्ग माथि माथि उठाउँदै लगेको थिएँ मेरो योनीबाट पानी बगेको जस्तो गरी तिरिक तिरिक हुँदै पानी आउँदै थियो अब खप्न नै नसक्ने भएको थिएँ मेरो हातले त्यो केटाको टाउकोमा मुसार्दै आफूतिर तान्दै थिए अब त्यो केटा उठेर फटाफट लुगा खोल्यो र आफ्नो हातले थनक्क थन्किएको आफ्नो लिङ्ग मुसार्दै म माथि चढ्यो उसले मेरो ओठमा किस खाँदै उसको लिङ्ग मेरो योनीको मुखतिर दल्न थाल्यो आहा दुवैजनाको तातो यो नाङ्गो जोडिँदा त पागल नै होला जस्तो भइरहेको थियो मेरो सास बढेर स्या स्या गर्दै थिएँ कहिले कहिले बेसुरमा अनेक आवाज आउँदै थियो यतिकैमा त्यो केटाले आफ्नो लिङ्ग मेरो योनीमा छिराउन थाल्यो बिस्तारै तुप्पो अगाडि पछाडि गर्दै उसले आफ्नो लिङ्ग ठेल्न थाल्यो यता मेरो योनीबाट लगातार तुर्क तुर्क गर्दै पानी निस्किरहेको थियो योनी पनि तातो हुँदै बल्किरहेको थियो यतिकैमा उसले आफ्नो लिङ्ग पुरेल वा त मेरो योनिमा हाल्यो त्यो बेला भने मलाई धेरै नै पीडा भएको थियो र आनन्द पनि महसुस भइरहेको थियो अब उसले आफ्नो लिङ्गलाई लगातार अगाडि पछाडि गर्न थाल्यो रोक्दै नरोकी प्याट प्याट आवाज निकाल्दै धेरै बेरसम्म स्पिडले गरिरह्यो उता उसले लगातार स्पिड बढाउँदै थियो भने यता मेरो शरीर पुरै कक्रेर आइरहेको थियो बिस्तारै म बेहोस जस्तै हुँदै थिएँ कहिलेकाहीँ अलि धेरै जोडले ढक्का मार्दा मेरो शरीरबाट के पक्लेर निस्केको जस्तो भइरहेको थियो मेरो योनीले तिन चार पटक यस्तै अचम्मको झड्का तथा आनन्द महसुस गर्यो र मेरो शरीर हल्का भएको जस्तो भयो अनि मलाई थकाइ लागेको जस्तो भयो साथै मेरो शरीरबाट भूत नै हटेको जस्तो हल्का भयो अनि ज्यान फुरुङ्ग भयो उसले पनि सकेसम्मको स्पिड र जोड लगाएर मेरो लिङ्ग मेरो योनिभित्र लिङ्गभित्रै रोक्यो र भित्रबाट पिचकारी हुने जस्तो गरी के हो कुनै निकाल्यो मेरो योनिभित्र तातो तातो पिचकारीले हानी जस्तो भइर भइरहेको थियो अब आफ्नो लिङ्ग अगाडि पछाडि गर्न छोडेको थियो उसले म माथि नै लम्पसार सुत्यो मैले पनि समाति राखेँ केही बेरपछि उठेर हेर्दा त मेरो योनिबाट रगत अनि सेतो पदार्थ निस्किँदै थियो सबै पुछेर उठेपछि मेरो शरीर नै हल्का भइरहेको थियो वर्षौँदेखिको मेरो यौन प्यास शान्त भएपछि म स्वर्गमा गएको जस्तो महसुस गरिरहेको थिएँ नयाँ जिन्दगी पाएको जस्तो मलाई एकदमै नौलो फिलिङ आइरहेको थियो कुनै बोझ बिसिएको जस्तो भइरहेको थियो र अन्तमा एउटा यस्तो अद्भुत आनन्दको महसुस गरेँ त्यो दिनभरि त्यो केटासँग गरेर म बेलुका घरतिर फर्केँ